तास धनको नाश जीवनको वनिवास नाचेको जुवा र तास धनको नाश जीवनको वनिवास नाचेको जुवा र तास धनको नाश धेरै पाए धेरैमा जुवा खेल्दा धेरैमा जुवा खेल्दा जीवन सुखमा डुब्यो सुखको जीवन सुखमा डुब्यो

धनको हुन्छ है सबै नासा हुन्छ है सबै नासा सोझो मनले कमाई गरी सोझो मनले कमाई गरी छोरा अर्काको सम्पत्ति पछि आउला सबैलाई विपत्ति 起来，起来，起来！